पश्चिम पृतनामा कार्यरत सैनिकका परिवार आतंकित सैनिक कर्मचारीहरूलाई व्यापक यातना दिएको स्रोतको भनाई अनुसन्धानका नाममा सैनिकका घरमा समेत खान तलासी हतियार हराएपछि सैन्य अनुसन्धानमा धामी झाँक्रीको प्रयोग एक टुली डडेलधुरा पुगेर धामी झाँक्री मार्फत सत्य खोज्ने प्रयासमा डडेलधुरामा छ सय बाल बालबालिकामा गरिएको परीक्षणमा जनामा कडा कुपोषण मध्यम खाली कुपोषण दर बालबालिकामा उच्च र असुरक्षाका कारण बढी मालिका यातायात प्रहरीको सुरक्षा घेरामा टिकट बिक्री गर्दै सुदूरपश्चिम यातायात पक्षधरले सिन्डिकेट लादेर अवरोध पुर्याएको आरोप प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिम प्रतना हेडक्वार्टरमा कार्यरत हवलदार गणेश बहादुर घरमा नआएको पच्चीस दिन भयो परिवार स्रोतका अनुसार फोनमा पनि सम्पर्क नभएको बीस दिन पुगिसकेको छ यसरी सम्पर्कमै नआउँदा उनको परिवार चिन्तित बनेको छ दिपाली सिलगढ़ी नगरपालिका साथ कुमारीकोटमा रहेको घरमा बिहिबार राति अकस्मात सेना र प्रहरीको टोली आएर खान तलासी गरेपछि परिवार झनै आतंकित बनेको छ खै हतियार हराएको र त्यसको अनुसन्धानका लागि थुनामा राखेको भन्ने सुनिन्छ कठैतकी श्रीमती उत्तमा कठैतले भनिन् थुनामा कुटपिट र यातना दिएको भन्ने पनि सुनिन्छ यस्ता कुराले सुर्ता लगाइरहन्छ घरमा पनि आउन थाले अब त डर लाग्न थाल्यो उनको घरमा श्रीमती उत्तमा उत्तमाकी भाउजू चन्द्र साउद र चारजना बालबालिका मात्रै रहेका छन् त्यही अवस्थामा अबेर राति आएका सेना प्रहरीले घर खानतलासी गर्दा आफन्त समेत बोलाउन नदिएको परिवार स्रोतले बताएको छ त्यसमा अठार बीसजना सैनिक र चारजना पुलिस रहेका थिए पुलिस मध्ये एक महिला थिइन् उत्तमाकी भाउजू चन्द्राले भनिन् सिधै गेटभित्र पसेर खोज तलास गर्न थालिहाले केही आफन्त बोलाउँछु त्यसपछि गर्नुहोला भन्दा पनि मानेनन् उल्टै धेरै हल्लाखल्ला नगर्नुहोस् अरूलाई थाहा दिने काम नगरेकै राम्रो त्यसैले धेरै हल्ला नहोस् भनेर राति आएका हौ भनेको के श्रीमती उत्तमाले बताइन् ओछ्यानमा सुतेका बच्चाहरूलाई समेत जड्याम जुडुम उठाएर ओछ्यान खान तलासी गरे उनले भनिन् अन्तमा उनलाई एक पत्रमा दस्तखत गराएर गएको उनले बताइन् घरभित्रका सबै सामान खोज खोतल खातल पारेपछि बाहिर राखेको बालुवा पनि उदिनेर हेरेका थिए अन्तमा जाने बेला सो टोलीले सफाईको प्रमाणपत्र कठायत पत्नी उत्तमालाई दस्तखत गराई थमाएर गएको थियो त्यो पत्रमा लेखिएको छ विशेष कारणवश मेरो आफ्नै रहवरमा खानतलासी भएको र खानतलासी पश्चात मेरो सम्पूर्ण सरसामानहरू साबुत हालतमा रहेको छ खानतलासी टोलीले कुनै हानि नोक्सानी वा क्षति नपुर्याएको भनी यो सफाई पत्रमा हस्ताक्षर गर्दछु पछि कुनै किसिमको उजुर बाजुर गर्ने छैन गरेमा यसै पत्रका आधारमा उजुर खारेज हुनेछ फेरि शुक्रबार बिहानै अर्को किसिमको हल्ला बाहिर आउन थाल्यो जसले कठाइत परिवार थप तनावमा पार्यो पुरै गाउँभरिका मान्छे उनको घरमा थुप्रिए एक महिना हुन लागिसक्यो न त भेट गर्न पाइन्छ न कुरा नै गर्न नै कठायत पत्नी उत्तमाली भनिन् उल्टे अनेकन किसिमका हल्ला आउँछन् कसरी मन बुझाउनु त्यसपछि कठायत परिवार भेट्न पाइने झिनो आशा बोकेर पृथना हेडक्वार्टरको गेटमा पुग्यो गेटमा नायक राजेन्द्र केसी लगायतका सैनिक कर्मचारीहरू आएका थिए नायक केसीले बुझ्छु भनेर प्रतिक्रिया दिए केही समय कुरेपछि कठायत परिवार सामु आएर माथिको आदेश आज नमिल्ने भन्ने आयो प्रतिक्रिया दिए त्यसपछि एकपटक श्रीमतीलाई आधा मिनेट मात्रै फोनमा कुरा गर्दिन भनेर कठायत परिवारले अनुनय गरे त्यो पनि माथिको आदेशबाट इन्कार भयो कठायत परिवार जस्तै अवस्था अन्य सैनिक परिवारको पनि रहेको छ हतियार गायब भएको दिन साउन एक्काइस गतिदेखि पृथनाभित्र रहेका गरूण दलगण हवाई सुरक्षा ब्याट्री र पृथनाको कोतखानामा कार्यरत सैनिक जवानहरूलाई कड़ा निगरानीमा राखिएको छ उनीहरूसँग त्यही दिनदेखि सम्पर्क हुन नसकेको र भेट्न पनि नदिएको सैनिकका परिवारले जनाएका छन् तर ती परिवारहरूको अवस्था आतंकित देखिन्छ उनीहरू सम्पर्क नभएको कुरा समेत खोल्न डराइरहेका छन् सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि सेनाले त्यसको छानबिनका लागि कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गर्यो त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिकका कर्मचारीलाई व्यापक यातना दिइरहेको कुरा बाहिर आयो यसै यातनालाई सहन गर्न नसकेर निगरानीमै रहेका सैनिक हवलदार दीपक बहादुर खड्काले आत्महत्या गरेको स्रोतको दावी छ परिवार स्रोतका अनुसार उनको मृत शरीरमा निलडामहरू रहेका थिए जुन कडा यातनाबाट सर्जित रहेका थिए उनको शबलाई पत्रकार तथा अन्य व्यक्तिहरूलाई हेर्न समेत दिएको थिएन यसै विषयमा सैनिक प्रवक्ता ताराबहादुर कार्कीसँग प्रतिक्रिया लिँदा सेनाले आफ्नै विधि प्रक्रिया अनुसार अनुसन्धान गरेको बताएका थिए उनले नेपाली सेना आजको युगमा पनि शारीरिक र मानसिक यातनाबाट सत्य कुरा बाहिर निस्कन्छ भन्ने कुरामा विश्वस्त नरहेको बताएका थिए अनुसन्धानका क्रममा सेनाले आधुनिक शैली अप्नाइरहेको उनको तर्क थियो तर अनुसन्धान गर्न गठित बोर्डले भने उनको भनाइको ठ्याक्कै विपरीत शैलीमा काम गरिरहेको छ निगरानीमा रहेका सैनिक जवानहरूलाई चरम यातना त दिएकै छ नै योसँगै राज्यको प्रमुख सुरक्षा अङ्गको अनुसन्धान प्रक्रियाका झन हास्यास्पद चर्तिकला समेत देखिन थालेका छन् बोर्डले हराएको हतियारबारे पत्ता लगाउन धामी झाँक्रीको प्रयोग गर्न थालेको छ स्रोतका अनुसार बोर्डले घटना घटेको एक सातापछि प्रतना आसपासका धामी झाँक्रीहरूबाट देवता अवतारी हतियार कहाँ हराएको पनि शोधनी शुरू गरेको थियो तर त्यो शोधनीबाट कुनै रहस्य बाहिर आउन सकेन रहस्य खुल्न नसकेपछि उल्टै धामीलाई धम्क्याउने काम गरेको तीमध्येका एक धामीले बताएका छन् दुई दिनसम्म लगे शोधनी गरे शोधनी गर्दा देवताबाट पनि कुनै कुरा निस्केन ती धामीले भने केही कुरा निस्कन नसकेपछि उल्टे तिमीहरू के का देउता भनेर यति पनि पत्ता लगाउन नसक्ने भनेर लगाइएका बाला बालमुन्द्रा खोल्न थाले ती धामीसँगै स्थानीय अन्य दुईजना धामी पनि लगिएको थियो देउता शोधनीका क्रममा भित्रै जागिर गर्ने सेनाकै चारजना अन्य धामीलाई पनि राखिएको थियो भित्रै नोकरी गर्ने लामा लामा टुप्पी भएका अरू पनि धामी रहेछन् उनले भने उनीहरू पहिलेदेखि देउता अवतारिरहेका थिए हामीलाई पनि त्यही बसाए त्यसक्रममा चरम यातना दिएर राखिएका चारजनालाई पालै पालो ल्याएर यिनीहरू दोषी हुन् कि होइनन् भनेर सोधेको उनले बताए उनका अनुसार ती चारैजनाका हातबाट स्लाइन जोडिएको थियो सबैलाई कठोर यातना दिइएको थियो एकाएक गरी राख्दा उनीहरू पनि प्रभु मेरो सत्य तथ्य बताइदिए भनेर हात जोडेर घिडगिडाउन थालेको उनी बताउँछन् त्यसो गर्दा उल्टै पोलिथिन पाइपले उनलाई पिटिएको उनले सुनाएका छन् आफ्नो समूहमा रहेका धामीले अवतारेका देवताहरूबाट कुनै निकास ननिस्किएपछि एकले यस्ता देउती सेउती केही होइनन् भनेर बालामुन्द्रा खोल्ने प्रयास गरेको उनले बताए त्यति बेलै अर्काले देवतासँग चल्नुहुन्न भनेपछि ऊ रोकियो उनले भने त्यस क्रममा एक भित्रै बिरामी परेका थिए स्थानीय धामी झाँक्रीबाट कुनै निकास ननिस्किएपछि सेनाले अछामबाट पनि केही धामी झिकाएर देउता अवतार्दै सत्य पत्ता लगाउने प्रयास गरिरहेको स्रोतले जनाएको छ यसबाहेक डोटीका अन्य गाउँ गाउँबाट पनि धामी झिकाइएका छन् एक टोली डडेलधुरालाई पुगेर धामी झाँक्री मार्फत सत्य खोज्ने प्रयासमा लागेको स्रोतले बताएको नागरिक दैनिकको अनलाइन संस्करणमा खबर लेखिएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरामा भर्खरै मात्र शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम शुरू भएको छ जिल्लामा कुपोषित बालबालिकाको संख्या उच्च रहेको भन्दै नेपाल सरकारले उक्त कार्यक्रम शुरू गरेको हो उक्त शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रममा प्राविधिक सहयोग गरिरहेको आसमान नामक गैर सरकारी संस्थाले शुरूआतमा जिल्लाका तीन स्थानमा गरेको कुपोषण परिसरमा सत्रजना बालबालिकामा कड़ा कुपोषण देखिएको छ जिल्लाको बगरकोट समडा र अमरगढ़ी नगर क्षेत्रका गरी छ सय छब्बीसजना बालबालिकामा गरिएको परीक्षणमा ख्याउटेपन अन्तर्गत सत्र जनामा शीघ्र कडा कुपोषण भेटिएको आसमानका जिल्ला संयोजक अनुपम रायले जानकारी दिनुभएको छ उनका अनुसार परीक्षण गरिएका बालबालिकाहरूमा पैंचालिसजनामा शीघ्रको मध्यम कुपोषण रहेको छ जिल्लामा ख्याउटेपना भएका बच्चाहरू पत्ता लगाई उनीहरूको उपचारमा एक वर्षसम्म शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहने संयोजक राईले जानकारी दिएका छन् उनले भने हामी नेपाल सरकारको कार्यक्रममा युनिसेफको आर्थिक सहायतामा प्राविधिक सहयोग गरिरहेका छौं कुपोषित बच्चाहरू खोज्छौं त्यसपछि जिल्लाका पाँच ठाउँमा स्थापना गरिएका बैरङ्ग उपचार केन्द्रमा उपचार गर्छौं त्यहाँ उपचार सम्भव नभए उपक्षेत्रीय अस्पतालमा पठाउनेछौं कुपोषित बच्चाहरूको उपचारका लागि जोगबडा अस्पताल देवल दिव्यपुर स्वास्थ्य चौकी बगरकोट स्वास्थ्य चौकी नवदुर्गा स्वास्थ्य चौकी र उपक्षेत्रीय अस्पतालमा ओटिसी सेन्टर अर्थात बहिरङ्ग उपचार केन्द्र स्थापना गरिएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख भोजराज भट्टले जानकारी दिएका छन् आसमानका जिल्ला संयोजक रायका अनुसार कडा कुपोषण भएका बच्चाहरूलाई ती केन्द्रहरूमा राखेर तयार पारिएको उपचारात्मक खाना खुवाइनेछ शीघ्र कुपोषण शीघ्र कडा कुपोषण भएका बालबालिकाहरूलाई तयार पारिएको उपचारात्मक खाना मात्र खुवाइनेछ अन्य कुनै पनि खाना दिइने छैन उनले भने त्यसपछि दुई हप्तामा ती बालबालिकामा भोग जाँच गरिने र त्यसमा पास भएकाहरूलाई उक्त तयारी खाना थप खुवाइनेछ तर भोग जाँचमा फेल भएकाहरूलाई उपचारको लागि अस्पतालमा पठाइनेछ शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका लागि अहिले स्वास्थ्य कर्मीहरूलाई तालिम दिने काम भइरहेको र पाँचवटा स्थानमा स्थापना गरिएका उपचार केन्द्रहरूमा एक एकजना पोषण अधिकृतहरू खटाइएको उनले जानकारी दिएका छन् अहिले यो कार्यक्रम डडेलधुरासँगै सुदूरपश्चिमका बैतडी बजाङ बाजुरा र मध्यपश्चिमका डोल्पा हुम्ला र कालीकोट गरी सात जिल्लामा सञ्चालनमा आएको छ असुरक्षाका कारण बढीमालीका यातायात व्यवसाय समितिले आफ्नो काउन्टरबाट प्रहरीको असुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेको छ कानून बमोजिम निर्वाध रूपमा बस सेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नु परेको बढीमालीका यातायात व्यवसाय समितिका पदाधिकारीले बताएका छन् सुदूरपश्चिम यातायात व्यवसाय समिति र बढीमालीका यातायात व्यवसाय समिति बीच बस सेवा सञ्चालनको विषयलाई लिएर लामो समयदेखि विवाद रहेको छ विवादकै बीच गन्तव्यमा गइरहेका बढी यातायातका बसमा सुदूरपश्चिम यातायात पक्षधरबाट बाधा अवरोध पुर्याउँदै तोडफोड हुन थालेपछि टिकट बिक्रीमा समेत प्रहरले सुरक्षा पर्ने अवस्था सिर्जना भएको हो विवादका कारण बसमा पुनः तोडफोड हुन सक्ने देखिएपछि दुई हप्तादेखि प्रहरीको सुरक्षा घेरामा राखेर बढीमालिका बस गन्तव्यतर्फ पठाउन थालिएको छ तीन हप्ता अघि यहाँ दुई पक्षबीच झडपका साथै बसमा तोडफोड भएको थियो यता बढीमालिका यातायात व्यवसाय समितिका महासचिव दिबहादुर र खलौलाले आफूहरूले नियमअनुसार बस सेवा सञ्चालन गर्न खोजे पनि सुदूरपश्चिम यातायात पक्ष धरको सिन्डिकेटका कारण बाधा अवरोध पुर्याइएको बताएका छन् बजाङको दुई गाविसका स्थानीय बासिन्दा हत्केलामा ज्यान राखेर दैनिक रूपमा यात्रा गर्न बाध्य भएका छन् दौलीसर र सुरमा गाविसका स्थानीय बासीको हिँड्ने मूल बाटो पहिरोले भत्काइदिएपछि कठिन यात्रा गर्न बाध्य भएको दौलीसर गाविसकी स्थानीय शान्ति बोहराले बताउनु भएको छ सुरमा र दौलेश्वरका स्थानीय हिडुल गर्ने मूल बाटोमा ठाउँ ठाउँमा पहिरो जाँदा र बाउडी खोलामा पुल नहुँदा कठिनपूर्ण यात्रा गर्न रहर नभई बाध्यता भएको उनको भनाइरहेको छ दैनिक रूपमा दाउरा बिक्री गरेर जीवन निर्वाह गर्ने गरेका ती गाविसका स्थानीयहरूलाई असार एकतिस गते बाउली खोलामा आएको बाढीले खोलामा हालेका काठे पुल तथा साँगाहरू बगाएपछि अहिले खोलामा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 यातायात प्रहरीको सुरक्षा घेरामा टिकट बिक्री गर्दै सुदूरपश्चिम यातायात पक्षधरले सिन्डिकेट लादेर अवरोध पुर्याएको आरोप समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रति सहयोगी आशिषलाई धन्यवाद यस लगतै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार